पत्रकार भनेको जनजिब्रोमा जहिले पनि रहिरहने हो पत्रकार भनेको जनताको आवाज बुलन्द गर्ने हो पत्रकार भनेको यो देशलाई दिगो शान्ति स्थायित्व विकास र समृद्धिशाली नेपाल बनाउने हो र लोकतान्त्रिक संविधान निर्माण प्रक्रियामा यतिखेर हामी दत्तचित्त भएर लागेका छौँ हाम्रो ध्यान छ यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिले जसरी हामीले प्राप्त गरेका छौँ यसलाई संस्थागत गर्नको लागि अब हामी सबैको अर्को दृष्टि छ कर्मीहरूले मुलुकलाई लोकतान्त्रिक संविधान सबसम्म दिनौ तिनीहरूले दबाब दिनुपर्छ सबै राजनीतिक शक्तिलाई दबाब दिनुपर्छ सबैलाई मिलाउनको लागि प्रयत्न गर्नुपर्छ भनेर भन्नुभएको थियो हामी त्यही पक्षधर हौ जसलाई हामी सहमति सहकार र एकताको पक्षमा दृढताका साथ दिन चाहन्छौँ